ओहो आहा देखो हर पालमा मुस्कुराकै तिमी भेटु हर क्षणमा खुसी भाकै तिमी देखो हर पालमा राकै तिमी भेटु हर क्षणमा खुसी भाकै तिमी सुनु हर धुनमा गुनगुनाकै तिमी हेरु हर दिनमा छुनमुनाकै तिमी किन यस्तो लाग्छ खै मलाई किन यस्तो लाग्छ खै मलाई किन यस्तो लाग्छ खै मलाई मलाई किन यस्तो लाग्छ खै मलाई किन यस्तो लाग्छ खै मलाई किन यस्तो लाग्छ खै मलाई किन यस्तो लाग्छ खै मलाई देखु हर पालमा मुस्कुरा हात बिछाइदिन्छु चालका दमहरू हात बिछाइदिन्छु चालका दमहरू चाह तिम्रो पुरा गर्न मर्छु बरु चाह तिम्रो पुरा गर्न यस्तो लाग्छ खै मलाई किन यस्तो लाग्छ खै मलाई किन यस्तो लाग्छ खै मलाई देखु हर पालमा मुस्कुराकै तिमी माया माया दिन्छु सारा जीवनभरि दिन्छु सारा जीवनभरि तिमी खुली राख लाली किरण सरी तिमी खुली राख लाल किरण सरी किन यस्तो लाग्छ खै मलाई किन यस्तो लाग्छ खै मलाई किन यस्तो लाग्छ खै मलाई किन यस्तो लाग्छ खै मलाई किन यस्तो लाग्छ खै मलाई भेटु हर क्षणमा खुसी भाकै तिमी